पनि दिइने जनाइएको छ महाधिवेशन ऐतिहासिक हुने दावी गरेको एमालेमा नेतृत्वका लागि वरिष्ठ नेता माधव कुमार नेपाल र नेता केपी शर्मा ओली समूहले दावी गर्दै आएको छ ए माओवादी नेतृत्वको संघीय गणतान्त्रिक मोर्चाको घोषणा पर सरेको छ माओवादी संघीय समाजवादी र पाँच मधेसवादी दलले अर्को साता प्रचण्डको नेतृत्वमा मोर्चा घोषणाको तयारी गरेका थिए संघीयता र शासकीय स्वरूप लगायतका अवधारणाबारे छलफल लम्बिएपछि घोषणा प्रक्रिया केही पछाडि सरेको संघीय समाजवादीका महासचिव राजेन्द्र श्रेष्ठले जानकारी दिनुभएको छ प्रचण्ड निवास लाजिमपाटमा आज बसेको बैठकमा नेताहरूले संघीयता शासकीय स्वरूप निर्वाचन प्रणालीबारे साझा अवधारणा बनाउने कि पार्टीगत धारणा लिएर जाने भन्नेबारे आफ्नो धारणा राखेका छन् प्रस्तावित दस र चौध प्रदेशलाई प्रस्थान बिन्दु बनाउने सहमति भएको यो महिनाको अन्त्यसम्म मोर्चाको घोषणा हुन्छ ए माओवादी फोरम लोकतान्त्रिक तमलोपा फोरम नेपाल सङ्घीय समाजवादी सद्भावना र तराई मधेस सद्भावना पार्टीले संघीय गणतान्त्रिक मोर्चा बनाउने सहमति गरेका छन् सात दलले सरकारलाई समर्थन गर्ने दलहरूलाई भने मोर्चामा सामेल नगराउने बताएको छ निर्वाचन आयोगले मङ्सिर चार गते भएको संविधान सभा चुनावको खर्च विवरण पेश नगर्ने प्रत्यक्षतर्फका एक हजार आठ सय उनानब्बेजना उम्मेद्वारसँग स्पष्टीकरण मागेको छ आयोगले आज गोर्खापत्रमा उम्मेद्वारको नामसहित सूचना प्रकाशित गरेरै खर्च विवरण नबुझाएकोमा कारवाही किन नगर्ने भन्दै एक हप्ताभित्र सफाई पेश गर्न आग्रह गरेको छ चुनावको अन्तिम नतिजा आएको पैँतिस दिनभित्र खर्च विवरण जिल्ला निर्वाचन कार्यालयमा बुझाइसक्नुपर्ने कानुनी व्यवस्था भए पनि नेपाली कङ्ग्रेस नेकपा एमाले एकीकृत माओवादी लगायत दलका एक हजार आठ सय उनानब्बे जनाले खर्च विवरण नबुझाएको निर्वाचन आयोगले जनाएको छ उम्मेद्वारले एक हप्ताभित्र निर्वाचन आयोगमा सिधै वा जिल्ला निर्वाचन कार्यालय मार्फत सफाई पेश गर्न सक्ने आयोगको भनाइ छ सात दिनभित्र चित्तबुद्ध स्पष्टीकरण नदिए खर्च विवरण पेश नगर्ने उम्मेद्वारलाई जरिवाना गरिने आयोगले जनाएको छ काठमाडौँमा फेरि रगतको अभाव चर्किएको छ वर्षायाममा रगतको संकलन र वितरणमा समस्या देखिँदै आएकोमा अहिले विश्वकपका कारण रक्तदाताहरू घट्दा अझ समस्या भएको रक्त सञ्चार केन्द्रले जनाएको छ रक्तदान गर्न दैनिक कम्तीमा पनि छ सात घण्टा पर्छ तर विश्वकप फुटबलका कारण पर्याप्त निन्द्रा पुर्याउन नसक्दा रक्तदान गर्नेको संख्या घटेको केन्द्रका जनसम्पर्क अधिकृत सन्देश थापाले बताउनु भएको छ अहिले दैनिक चार सय युनिटभन्दा बढी रगतको माग रहेको छ तर सङ्कलन भने एक सयदेखि एक सय पचास युनिटको हाराहारीमा रहेको छ वर्षायाममा रगत दिने मानिसको अभाव तथा झरीका कारण रक्तदान कार्यक्रमहरू नहुँदा असार महिनालाई रगत सङ्कलनका लागि अनुकूल समय मानिँदैन खेतीपातीको सिजन भएकाले र झरी पर्दा रक्तदान शिविर सञ्चालन गर्न नसकिने भएकाले वर्षायामलाई उपयुक्त समय नमानिएको उहाँले बताउनुभयो भारतीय सत्तारूढ दल भारतीय जनता पार्टीका विदेश विभाग प्रमुख विजय जोली दुई दिने नेपाल भ्रमण अन्तर्गत काठमाडौँ आउनु भएको छ उहाँ आज बिहान काठमाडौँ आइपुग्नु भएको हो नेकपा एमालेको नौ राष्ट्रिय महाधिवेशनको उद्घाटन समारोहमा सहभागी जोली काठमाडौँ आउनु भएको हो उहाँलाई विमानस्थलमा महाधिवेशन मूल व्यवस्थापन समितिका नेताहरूले स्वागत गरेका छन् भोलिसम्मको काठमाडौँ बसाइका क्रममा जोलीले उच्चस्तरीय राजनीतिक भेटवार्ता गर्नुहुने बुझिएको छ चितुवनमा पानी परिसँगै डेङ्गुको संक्रमण पनि बढेको छ विक्रमसम्म दुई हजार एकहत्तर वैशाखमा दुईजनामा देखिएको डेङ्गुको संक्रमण जेठमा चौधजनामा देखिएको जिल्ला जनस्वास्थ्य कार्य चितवनका किट नियन्त्रक निरीक्षक राम केसीले जानकारी दिनुभएको छ यो असारमा पनि संक्रमण देखिएको तर सबै क्षेत्रको तथ्याङ्क आइ नसकेको उहाँले बताउनु भएको छ डेङ्गुको संक्रमण बढेपछि जनस्वास्थ्यले यही असारको चौबिस गतिबाट तीन दिन जिल्लाका दुई नगरपालिकामा घर घरमै पुगेर डेङ्गु सार्ने लामखुट्टी नष्ट गर्ने अभियान सुरु गर्न लागेको केसीले बताउनु भएको छ चितवनमा गएको साउनबाट जेठ महिनासम्म तिन सय सन्ताउन्नजनामा डेङ्गु रोग लागेको पाइएको छ जसमा चौसठी प्रतिशत पुरुष रहेका छन् माघ फागुन र चैतमा संक्रमण शून्य रहे पनि पानी परेसँगै सङ्क्रमण फैलिएकाले वरपर साना ठुला भाँडामा पानी जमेको भए फाल्न र सफा राख्न जनस्वास्थ्य कार्य चितवनका प्रमुख केहरसिंह गोदारले सबैसँग आग्रह गर्नुभएको छ नेपाल विद्युत प्राधिकरणले आउँदो शनिबारदेखि लोडसेडिङ फेरि घटाउने भएको छ अहिले हप्तामा साढे पचपन्न घण्टा लोडसेडिङ हुँदै आएकोमा अब सडचालिस घण्टा मात्रै हुने बताएको छ प्राधिकरणले आउँदो शनिबारदेखि लागू हुने गरी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 पानी पर्न सक्ने महाशाखाको भनाइ छ मौसम हेरी सोप्रति सजग भई आफ्नो खेतीबालीको काम गर्नुहुन किसानहरूलाई अनुरोध छ जुवानी सामुदायिक पुस्तकालयद्वारा जनहितका लागि जारी गरिएको हो अब अन्तर्राष्ट्रिय खबर अमेरिकामा गरिएको एक नयाँ सर्वेक्षणमा राष्ट्रपति बराक ओबामा दोस्रो विश्वयुद्धपछि सबैभन्दा नराम्रो अमेरिकी नेताहरूको सूचीमा सबैभन्दा माथिल्लो स्थानमा परेको देखाएको छ किनिपियाक विश्वविद्यालयले गरेको सर्वेक्षणमा सहभागी तेत्तिस प्रतिशतले राष्ट्रपति ओबामा गत सत्तरी वर्षमा सबैभन्दा खराब राष्ट्रपति भएको बताएका छन् अठाइस प्रतिशतले भने अघिल्ला राष्ट्रपति जर्ज डब्लु बुसलाई नराम्रो भनेका छन् सर्वेक्षणमा भाग लिने पैँतिस प्रतिशतले सन् उन्नाइस सय एकासीदेखि उन्नाइस सय उनानब्बेसम्म शासन गर्ने रिपब्लिकन पार्टीका राष्ट्रपति रोनाल्ड रेगनलाई सन् उन्नाइस सय पैँतालिस पछिको सबैभन्दा राम्रो राष्ट्रपतिको रूपमा हेरेका छन् भने अठार प्रतिशतले बिल क्लिन्टनलाई उत्कृष्ट मानेका छन् पन्ध्र प्रतिशतले भने जो जोन एफ केनेडी सबैभन्दा राम्रो राष्ट्रपति भएको बताएका छन् ओबामाको यो दोस्रो कार्यकाल हो भारतमा दाइजोका कारण हुने हत्यामा उत्तर प्रदेश सबैभन्दा अगाडि देखिएको छ राष्ट्रिय अपराध रेकर्ड ब्युरोका अनुसार गएको वर्ष दाइजोका कारण आठ हजार तिरासी जना तिरासीवटा हत्याका घटना भएकोमा दुई हजार तिन सय पैँतिसवटा घटना उत्तर प्रदेशमा भएको थियो यस्तै बिहार दोस्रो र मध्य प्रदेश तेस्रो स्थानमा देखिएको छ दाइजोका कारण हुने हत्याको दर राष्ट्रिय औसत एक दशमलव तिन छ रहेकोमा उत्तर प्रदेशमा भने यो दर दुई दशमलव तिन छ रहेको ब्युरोले जनाएको छ वार्षिक रूपमा सन् दुई हजार बाह्रको तुलनामा दुई हजार तेह्रमा दाइजोका कारण हुने हत्यामा एक सय पचासले कमी आएको छ तर त्यस्तो हत्याको घटनामा धेरैजसो उजुरी नपर्ने भएकाले सङ्ख्या कम भएको हुन सक्ने अनुमान गरिएको छ र अन्तमा खेल खबर विश्वकप फुटबल प्रतियोगिता अन्तर्गत अन्तिम आठमा प्रवेश गरेका टिमबीच भोलिदेखि प्रतिस्पर्धा हुने भएको छ क्वार्टर फाइनलमा Brazil Netherlands Germany France Colombia Argentina Belgium र कोस्टारिकाले यस अगाडि नै स्थान सुरक्षित बनाएका छन् हौस् त यसका साथै दिउँसो दुई बजेको अर्पण समाचार सकियो अनिता अर्याल विदा भए नमस्कार यस अर्पण समाचारको साथमा Jai Galeshwar real estate and housing प्रणालीद्वारा निर्मित कपुर कोलोनी चैनपुर तिन चितवन पूर्व पश्चिम राजमार्ग अन्तर्गत चैनपुर चोकबाट बाह्र सय मिटर उत्तर तर्फ कङ्काली कोट जाने बाटोमा रहेको चार बिघा क्षेत्रफलमा फैलिएको प्रत्येक मोहडाको अगाडि दुईवटा कपुर प्लान्ट भएको आकर्षक घडेरीहरू अब तपाईँ